सङ्कलन गरेको नामावलीमा उक्त संख्यामा मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो जिल्ला निर्वाचन कार्यालयले असार मसान्तसम्म दुई लाख त्रिहत्तर हजार छ सय आठजनाको फोटोसहितको मतदाता नावली सङ्कलन गरेको थियो त्यस्तै चितवन जिल्लामा बसोबास भई बाहिरी जिल्लामा काम तथा अध्ययनको सिलसिलामा रहेका मध्ये एक हजार आठ सय छयासीले सोही जिल्लाबाट नामावली सङ्कलन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ जिल्लाका दुई लाख पचहत्तर हजार चार सय चौरानब्बेजनाको नामावलीमा नाम समावेश भएको छ कुल सङ्कलित मध्ये असार मसान्तसम्म अठार वर्ष नपुग्नेको सङ्ख्या पाँच हजार पाँच सय छैसठी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ अघिल्लो संविधान सभाको निर्वाचनमा चितवनबाट तीन लाख बयासी हजार पाँच सय असीजनाको मतदाता नावलीमा नाम समावेश रहेको थियो जसमध्ये दुई लाख चालिस हजार एक सय एकाउन्नजना मतदाताले संविधानसभाको निर्वाचनमा मत खसालेका थिए चितवनमा कुल सङ्कृत मतदातामध्ये एक लाख बयालिस हजार पाँच सय तिनजना महिला छन् भने पुरुषको सङ्ख्या एक लाख एकतिस हजार एक सय पाँच रहेको छ यसैबीच निर्वाचन कार्यतालिका अनुसार सङ्कलित नामावली उप दावी विरोधको समय समाप्त भएको छ निर्वाचन कार्यालयले गाविस तथा नगरपालिकाको ओडाहरूमा दावी विरोध तथा नाम सच्याउन सक्ने व्यवस्था मिलाएको थियो सोही अनुरूप गाविसहरूबाट सच्याएका नामावली आउने क्रम जारी रहेको समेत प्रमुख ढकालले बताउनुभयो आगले मतदाता नावलीमा त्रुटि भए सच्याउनका लागि अनलाइन मार्फत निवेदन दिन समेत व्यवस्था मिलाएको थियो यसबीच निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपा माओवादीले हिजो पूर्वी चितवनमा निर्वाचन आचार संहिता जलाएको छ नेकपा माओवादीले रत्नगरको टाँडी चोकमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन आचार संहिता जलाएको हो कार्यक्रममा नेकपा माओवादीका जिल्ला सह तथा क्षेत्रीय इन्चार्ज घननाथ सापकोटा रत्नगर नगर इन्चार्ज हरि पौडेल सेवकका जिल्ला अध्यक्ष केशव पोखरेल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो जिल्ला प्रशासन कार्यालय चितवन ए नेकपा माओवादीको चरको दबावपछि मुद्दा चलाइएका वाइसेल कार्यकर्ता धरोटीमा छाड्न बाध्य भएको छ ए नेकपा माओवादीसँग प्रशासन झुकेर यस्तो आदेश दिएको हो भन्ने प्रश्नमा जवाफ दिँदै प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले भन्नुभयो कानुनी प्रक्रिया पुरा गरेर छुटेका हुन् प्रशासन झुकेको छैन र झुक्ने पनि छैन प्रशासनको यो पूर्वपक्षी आदेश हो यस मुद्दाको फैसला हुन बाँकी नै छ प्रमुख जिल्लाधिकारी नरेन्द्र दास शर्माले भन्नुभयो सार्वजनिक अपराध मुद्दा लागेका दुई कार्यकर्ता एक एक हजार धरोटीमा नियमित तारेक धाउने गरी छुटेका छन् वर्दी लगाई काममा खटेका दुई प्रहरीमाथि कार्यालयभित्रै कुटपिट गरेको अभियोगमा वाइसेल क्षेत्र नम्बर तिनका इन्चार्ज उत्तम गुरुङ र मधु माथि प्रहरले केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको थियो गुरुङ चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत हुन मुद्दाको विषयमा थप अनुसन्धान गर्न बुधबार मात्रै पाँच दिनको समय थप भएकोमा प्रमुख जिल्ला अधिकारी शर्माले बिहिबार नै उनीहरूलाई एक एक हजार धरोटी र तारेकको आदेश दिनुभएको हो बिहिबार जिल्ला प्रशासनमा भएको वार्तामा ए नेकपा माओवादीले आफ्ना कार्यकर्ता छुटेपछि मात्र चितवन बन्दको कार्यक्रम फिर्ता हुने जवाफ प्रशासनलाई दिएपछि प्रशासन केही पछि हटी कार्यकर्ता छुटाउन तयार भएको हो यद्यपि मुद्दामा आवश्यक कानुनी प्रक्रिया भने पूरा गरेको प्रशासनले जनाएको छ अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने गिरोहले पछिल्लो समय राजधानी बाहिरबाट काम गर्न थालेका छन् गैडाकोटमा रहेको एक घरबाट कल बाइपास भइरहेको पत्ता लागेपछि यसको खुलासा भएको हो एकजना कर्मचारी राखेर काठमाडौँका व्यक्तिहरूले यस्तो काम गर्दै आएका थिए इलाका प्रहरी कार्यालय गैँडाकोटले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी कल बाइपास गर्नेका बारेमा जानकारी सार्वजनिक गरेको हो कल बाइपास गर्ने गिरोहका व्यक्तिहरू काठमाडौँ काठमाडौँमा समातिएपछि उनीहरूको बयानका आधारमा गैराकोटमा स्टेसन रहेको पत्ता लागेको हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिबी सिआइबीको सक्रियतामा इलाका प्रहरीकाले गैडाकोटले स्टेसनका सामान बरामद गर्नुका साथै कर्मचारीलाई समातेको छ कार्यालयका प्रहरी निरीक्षक नारायण अधिकारीका अनुसार गैडाकोट गाविस नम्बर पाँच आदर्श चोकमा रहेको भीमबहादुर कार्कीको घरको कोठा भाडामा लिएर कल बाइपासका लागि स्टेसन सञ्चालन गरिएको थियो प्रहरीले सोमबार साँझ सो घरमा छापा मारेको थियो दोस्रो तलाको पछाडितर्फको ठुलो कोठा भाडामा लिएको रहेछ खास त्यहाँ के हुन्थ्यो घरबेटीलाई पनि मेसो रहेनछ प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो प्रहरीले चितवन पिप्ले गाविस नम्बर नौ घर भएका तेइस वर्षीय अब्दुल शङ्कर एकवाल खानलाई समातेको छ म अध्ययनका लागि काठमाडौँमै पढ्दै थिएँ साइबर पनि चलाउँथे पहिलेदेखि चिन जानुभएको भएको काभ्रेका विनोद कुमार मैनाली दाईले मलाई काम गर्न भनेर गैदाकोट पठाउनु भएको हो अब्दुलले भन्नुभयो विश्व स्तनपान सप्ताह हिजोदेखि चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरिएको छ प्रत्येक वर्ष अगस्त एक तारिकदेखि सात तारिकसम्म मनाइने सप्ताहमा यो वर्ष शिशुलाई स्तनपान गराउनका लागि हामी सबैको आमालाई नजिकबाट सहयोग गरौँ भन्ने नारा रा, राखिएको छ चितवनमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा सप्ताहलाई सफल बनाउन सबैलाई आग्रह गरिएको छ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा स्तनपान गराउने आमाहरूसँग अन्तर्क्रिया तथा स्तनपान गराउँदा हुने फाइदाहरूका बारे फोटो प्रदर्शनी गराइने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नै शैक्षिक सामग्री उत्पादन तथा वितरण गर्ने जनस्वास्थ्य निरीक्षक दुर्गा दत्त चापागाईले बताउनुभयो आज र आगामी मङ्गलबार जनस्वास्थ्य कार्यालयमा आउने स्तनपान गराइरहेका महिलाहरूलाई परामर्श तथा फोटो प्रदर्शनी मार्फत जनचेतना गराइने चापागाईले बताउनुभयो शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बढाउन जन्मेदेखि छ महिनासम्म स्तनपान गराउनेको सङ्ख्या बढाउन तथा स्तनपानको महत्त्वका बारेमा स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष स्तनपान सप्ताह मनाउने गरिन्छ चितवनमा भएको छुट्टाछुट्टी घटनामा तिनजनाको ज्यान गएको छ माडीमा बुधबार साँझ वर्षासँगै परेको चट्याङ लागेर माडी बगोडाकी कलैया महतोको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ खेतमा धान गर्न गएका बेला चट्याङ लागेको प्रहरीले जनाएको छ चट्याङ लागेर गम्भीर घाइते भएकी महत्त्वको स्थानीय मेडिकलमा उपचारका क्रममा साँझ नै मृत्यु भएको हो यता भरतपुर अस्पतालमा सुत्केरी गराएकी एक चेपाङ महिलाको बुधबार अस्पतालमा नै उपचारका क्रममा मृत्यु भएको छ भने स्कुटर दुर्घटनामा परेर युवतीको पनि उपचारका क्रममा ज्यान गएको छ सुत्केरी गराएको बाह्र घन्टा नबित्दै कोराकी चालिस वर्षीय विपन्न महिला माया चेपाङको ज्यान गएको हो त्यस्तै भरतपुर भरतपुरतिर नवदुर्गा चोकमा स्कुटर दुर्घटनामा परेकी शारदानगर गाविस अठार गाविसकी अठार वर्षीय हेमन्त गुरुङको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको छ चितवन जिल्ला फुटबल सङ्घको अध्यक्षमा राजेश राम श्रेष्ठ चयन हुनुभएको छ सङ्घको बिहिबार नानगढमा सम्पन्न अधिवेशनबाट श्रेष्ठसहित तेह्र सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन् पन्ध्र सदस्यीय कार्यसमितिमा महासचिव र कोषाध्यक्ष मनोनित भएका छन् बिहिबार नै बसेको कार्यसमितिको बैठकले महासचिवमा नारायण ढकाल र कोषाध्यक्षमा प्रवीण जोशीलाई मनोनित गरेको हो सङ्घको उपाध्यक्षहरूमा विनोद लामा अनिल साके र कृष्ण महतो चयन हुनुभएको छ त्यस्तै निर्विरोध चयन भएका सदस्यहरूमा अरुण श्रेष्ठ राजु श्रेष्ठ रामहरि ढकाल प्रकाश भुजेल श्रीकृष्ण कार्की जगदीश खड्का जेके लामा विनोद गुरुङ र विजय घले रहेका छन् अधिवेशनको प्रमुख अतिथिमा फुटबल सङ्घका संस्थापक अध्यक्ष श्याम पिया रहनु भएको थियो कार्यक्रम निवर्तमान अध्यक्ष लक्ष्मीचरण श्रेष्ठको अध्यक्षतामा भएको थियो साउन उन्नाइस गते हुने नेकपा एमाले भरतपुर विशेष नगर समिति क्षेत्र नम्बर तिनको नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ यस क्षेत्रमा परे नौवटा वडाहरूका प्रतिनिधि छनौट हुने कार्य पनि सकिएको छ क्षेत्र नम्बर तिनमा भरतपुरका एक दुई तिन चार पाँच छ दस एघार र बाह्र नम्बरवटा पर्दछन् बिहिबार बसेको अन्तिम बैठकले सम्पूर्ण तयारी पुरा भएको जनाएको हो आदिवासी जनजाति महिलाहरूको लागि बिहिबारदेखि रत्नगरमा